यो हो कार्यक्रम लोक झङ्कार हजुर नमस्कार अनि धेरै धेरै हार्दिक स्वागत अभिवादन लोक साङ्गीतिक अभिवादन पनि छ तपाईँ सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम लोकसङ्कारको व्यवसायबाट आज पनि उपस्थित भइसकेको छु प्राविधिक मित्र रिजनसँगै आवाजबाट कुमार तपाईँको साथमा उपस्थित भइसकेको छ तपाईँको प्यारो रेडियो स्टेसन अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्न सक्नुहुनेछ आज हामी बिहिबारे श्रृङ्खलामा आछौँ कार्यक्रम लोक झुङ्कार हो तपाईँलाई थाहा छ अबको दस बजीसम्म तपाईँको साथमा रहनेछौँ हप्ताको छ दिन आउने गर्छौँ र छ दिनसम्म हामी फरक फरक तरिकाबाट तपाईँको माझमा प्रस्तुत हुने गर्दै पनि आएका छौँ र आजको यो बिहिबारे श्रृङ्खला विशेष गरी तपाईँको साथमा रहेर केही नेपाली लोकगीतहरू केही मिठा लोकगीतहरू जसले तपाईँको मन सुन्छ जसले तपाईँको भावना जसले तपाईँको पीडालाई अलिकति खम गराउँछ त्यस्ता खालका मिठा लोक फाकाहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छु कार्यक्रम लोकसङ्कार तपाईँ सुनिरहनु भएको छ यो समयमा आवाजबाट सुन्छु प्राविधिक मिठो रिजन र आजको यो श्रृङ्खलामा हामी केही मिठा लोकगीत छन् हामीसँग विशेष गरी भर्खरै मात्रामा बजारमा आएका केही समय अगाडि बजारमा आएका जसले बजारमा आफ्नो छुट्टै खालको एउटा स्थान राख्न सफल तपाईँ हाम्रो मनमा बस्नु सफल तपाईँ हाम्रा भावना तपाईँ हाम्रा पीडाहरूलाई उठान गरिएका गीतहरू रहन्छन् आजको यो श्रृङ्खलामा वास्तवमै कसैले छोडेर जान्छ कसैले माया मारेर जान्छ चुख माया सबैले गर्नु भएको हुन्छ यता कति कताकति चुख माया नभएको पनि हुनसक्छ कसैले मायालाई फरक दृष्टिकोणबाट हेर्छन् धेरै मान्छेले मायालाई धेरै तरिकाबाट आफआफ्नो परिभाषा दिने गर्छन् तर वास्तवमा चुख माया गर्ने मान्छेहरूको परिभाषा एउटै हुन्छ जब चुखु माया गरिन्छ चुखु मायालाई विषयमा कसैले छाडेर जान्छ तर माया गर्ने मान्छेको मनमा कहिले पनि प्रतिशोधको भावना हुँदैन अरे किनकि माया गर्ने मान्छे जहिलेसुकै मायालो हुन्छ उसले छोडेर जान्छ या उसले नछोडेर उसैको साथमा आउँछ तर पनि माया गर्ने मान्छे चाहिँ एकदमै मायाले नै हुन्छ उसलाई चुखु माया मारेर गएको उसलाई वास्तै हुँदैन तर उसको मनलाई के भन्छ ऊ जहाँ जाओस् एकदमै खुसी रहोस् उसको जय जय होस् ऊ सधैँ सधैँ खुसी नै रहोस् उसका जीवनमा कहिले पनि दुःख नहुन् उसले जालेका हरेक पाइलामा सफलता हुन् सधैँ खुसी र सधैँ एकदमै भरिपूर्ण रहोस् जय जय होस् यसरी भन्दै गरिन्छ कार्यक्रमको सुरुवातमा एउटा गीत राख्छु तपाईँ सम्पूर्णका लागि कुनेन्द्र विश्वकर्मा र पूर्णका लागि सिक्यो आवाजमा एकनारायण भण्डारीले लय शब्द सिर्जना गर्नु भएको छ सीताराम म्युजिक प्रणालीले बजारमा ल्याएको जय जय होस् तपाईँ सम्पूर्णको लागि होस् सानो तिम्रो जिन्दगी सुखमय होस् ढुङ्गानी सुनबना झुले पनि तिमीलाई झुम्भनोस् जय जय होस् जय जय हो समय हो जय जय होस् तिम्रो जय जय होस् पासु नछरोस् मै झै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो Thank you. जय जय होस् थपा हाँसु नझरोस् मैझै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् साँच्ची जब माया गरिन्छ र त्यो माया बिचमा छोडेर कसैले जान्छ भने पनि त्यहाँ यस्ता खालका शब्दहरू सिर्जना हुने गर्छन् जय जय होस् सानो म जति रोए पनि मेरो आँखाबाट आँसु जति खसे पनि तिमी चाहिँ सुखमयमा बाँच मेरो यही शुभकामना छ तिमी धेरै धेरै सबको सुखको संसारमा सायद त्यो ओठामा तिम्रो नाम मात्र होस् सबैले तिम्रो नाम लियोस् तिमीले धेरै नाम कमाऊ धेरै धेरै गर जसले यो संसारले तिमीलाई म बाटो टाढा भए पनि केही फरक पर्दैन मेरो माया अमर अमर तिमीलाई लागि नै रहनेछ तिमीले सडाएर गए पनि यो माया कहिले मर्दैन यस्तै एउटा भावना समेटियो गीत सुन्यौँ हामीले कुलेन्द्र विश्वकर्मा र बडकला विशीको आवाजमा एक नारायण भण्डारीले लय शब्द सिर्जना गर्नु भएको छ सीताराम म्युजिकले बजारमा ल्याएको जय जय होस् तपाईँको लागि सुनाइसकेका छौँ कार्यक्रम लोकसङ्कार सुनिरहनु भएको छ लोकसङ्कारको आजको व्यवसायमा आवाजबाट सोमसो तपाईँको साथमा र टेक्निकल सपोर्टबाट मेट्रो रिजन चाहिँ हुनुहुन्छ तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगा हर्स अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com लगन गरेर पनि हामीलाई विश्वभर सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्कारका केही व्यवसायहरूमा राष्ट्रिय कलाकारहरूसँग हामी कुराकानी गर्छौँ भने अन्य व्यवसायहरूमा बजारमा आएका मिठा मिठा लोकसङ्गीत तपाईँको लागि प्रस्तुत गर्दै केही भावहरू बोल्ने प्रयास गर्ने गर्छौँ साँच्चै कहाँबाट कति बेला के हुन्छ कति बेला के हुन्छ थाहा नै हुँदैन मायाको छाया पऱ्यो भने पनि सन्तुष्टिका साथ बाँच्न सकिन्छ अरे माया गर्ने मान्छेले आफूलाई थोरै शीतल छाया दियो भने त्यो नै काफी हुन्छ अरे मायाको लागि भन्ने गर्छन् मायामा त्यो शक्ति हुन्छ जुन शक्तिलाई कसैले पनि रोक्न सक्दैन अनि सम्पूर्ण शक्तिहरूलाई रोके पनि मायाको शक्तिलाई रोक्न सक्दैन यस्ता भन्ने परिभाषाहरू धेरै छन् धेरै परिभाषाहरू कतिपय परिभाषाहरू कतिपय कुराहरू त लागु पनि भएका छन् कतिपय कुराहरू लागु हुन नसकिरहेको अवस्था पनि छ विशेष गरी मायामा समाज पनि एउटा बन्धनको रूपमा आउँछ अरे हरेक कुराहरू हुन्छन् तर जे भए पनि माया कहिले पनि हट्दैन माया कहिले पनि मर्दैन कहिले पनि पुरानो हुँदैन भन्ने उखानहरू छन् कुराहरू छन् जे होस् माया अमर हुन्छ हामीलाई यति मात्र थाहा छ यति बेला तपाईँ सम्पूर्णको लागि फेरि अर्को गीतलाई म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 बस्न सफल अब क्रममा म राख्दैछु तपाईँ सम्पूर्णको लागि चर्किएको मन छ बाँकी मसँग चर्किएको मन छ चर्किएको मनले नि तिम्रै हो भन्छ कुलेन्द्र विश्वकर्मा स्मृति फुनको आवाजमा रहेको शिव सुवेदीको लय शब्द सिर्जना रहेको छ पुष्पाञ्जली म्युजिकले बजारमा ल्याएको यो गीत तपाईँको लागि तिमी पीडाले मन छ बाकीमा सङ्गत चर्केको मन छ चर्केको मनले नि तिम्रै हुने हुन्छ गराउन थाले तिमी टाढा भएको पीडाले चर्किएको मन छ बाँकीमा सङ्गत चर्केको मन छ चर्केको मनले नि तिम्रै हुने हुन्छ बाँकीमा सङ्गत चर्केको मन छ चर्केको मनले नि छ त्यो दिन पनि तिम्रै आस छ सर्किएको मन छ बाँकी मसँग त सर्किएको मन छ शरीर मर्ने छ त्यो दिन पनि तिम्रै आस गर्ने छ चर्किएको मन छ बाँकीमा सङ्गत चर्किएको मन छ चर्केको मनले नि तिम्रै हुने भन्छ बाँकीमा सङ्गत चर्किएको मन छ चर्केको मनले नि तिम्रै हो नि जो हिजो तिमीले पुछिदिन हजुर बाँकी मसँग त चर्किएको मन छ चर्किएको मनले नि तिम्रै गाउँमा फाल्छे वास्तवमा छोडेर जहाँ गयो भने मन छुर्किहाल्छ जोडिएको मन कसैले छाडेर जान्छ दुईवटा मोटो भयो भने एउटा मोटो भएको समयमा यस्ता खालका शब्दहरू सिर्जना हुने गर्छन् चर्किएको मन छ चर्किएको मनले नि तिम्रै हो भन्छ तिमी जति टाढा जाउ तर यो मनले तिमी भएकाहरू कुसीको कसैको होइन भन्छ तिमीले छाडेर गए पनि आजसम्म यो मल्लेखाले तिम्रै नाम लिन्छ र तिम्रै हुँ भनिरहेको छ स्मृतिपूर्ण अनि खुलेन्द्र विश्वकर्माको आवाजमा तपाईँले सुन्नुभयो शिवा सुवेदीको लागि शब्द सिर्जना पुष्पाञ्जली म्युजिकले बजारमा ल्याएको गीत तपाईँको लागि राखिसके कार्यक्रम लोकसंकार सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोमसो तपाईँको साथमा लोक आजको यो बसाइमा तपाईँसम्म रहेर मैले मिठा मिठा लोकभाकाहरू राखिरहेको छु र यिनै लोकभाकाहरू राख्ने क्रममा अब हुने कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छु कार्यक्रमप्रति केही सुझाव सल्लाह प्रतिक्रिया छन् भने तपाईँले हामीलाई फोनबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ हाम्रो स्टुडियोको नम्बर सुन्दै सय पन्ध्र पाँच त्रिसठी तिन सय बत्तिसको लाइनमा तपाईँले फोन गर्नुभयो भने तपाईँका प्रतिक्रियाहरू अवश्य पनि हामीले पाउनेछौँ यो सुने बिर्सन सक्दिनँ साँच्चै अघिको क्रममा यो गीत राख्छु तपाईँको लागि जाँदा जाँदै राजेश खाँड मुर थापा गीतको आवाज रहेको छ लय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 सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने दमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस